प्रतिबिम्ब एक्लो नितान्त एक्लो मात्रै साथमा म छु पर्खाई पूर्णिमाको औंसीको रातमा म छु एक्लो नितान्त एक्लो मात्रै साथमा म छु पर्खाई पूर्णिमाको औंसीको रातमा म छु निर्जन बस्तीको बास भयो मेरो त निर्जन बस्तीको बास भयो मेरो त अहिले छु त केवल यादहरूकै यादमा म छु अहिले छु त केवल यादहरूकै यादमा म छु निर्जन बस्तीको बास भयो मेरो त अहिले छु त केवल यादहरूकै यादमा म छु कहिलेकाहीँ यस्तै मुक्त खरफबाट बिम्ब प्रतिविम्बको उठान गर्ने गर्छौं यो छिपिन्दो छिपिन्दो रातमा कार्यक्रम बिम्ब प्रतिविम्बको पर्खाईमा रहनुभएका सम्पूर्ण मुक्तकिला मनहरूमा प्राविधिक साथी सुलोचना बज्राचार्य र म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछौ मुक्तकिलो स्वागत अभिवादन गर्दछौं एक्लो नितान्त एक्लो मात्रै साथमा मछु पर्खाई पूर्णिमाको औंसीको रातमा मछु निर्जन बस्तीको बास भयो मेरो त अहिले छु त केवल यादहरूकै यादमा मछु अहिले छु त केवल यादहरूकै यादमा मछु कहिलेकाहीँ यस्ता यादीला यादहरूले पनि मुक्तकिलो बसाईलाई सातु बनाउने गर्छन् यो मुक्तक पढ्नुको अर्थ पनि छ यादका कुराहरू गर्दाखेरि साक्षीमा पारी सूर्योदयको देशबाट बाडुल्की र यादहरूका मुक्तकार अरूण पौडेलजीले हामीलाई आजको बिम्ब प्रतिविम्बको पूरै बसाईलाई पुग्ने सातु सामल मुक्तकिलो सातु सामल पठाइदिनु भएको छ जसमा जापानका दसजना मुक्तकारहरूका तीन तीनवटा मुक्तकहरू अरूणजीले पठाइदिनु भएको छ आजको बिम्ब प्रतिविम्बको पुरै बसाईलाई मुक्तकिलो बसाईलाई सातु सामल जुराइदिने मुक्तकार अरूण पौडेलजी प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु भीड़हरूमा मेरो नाम कतै गुमनाम भएको छ भीड़हरूमा मेरो नाम कतै गुमनाम भएको छ चेहरा कहिले शीतल कहिले घाम भएको छ तिमीले छाडेपछि जिन्दगी उस्तै कहाँ रह्यो र तिमीले छाडेपछि त यो जिन्दगी उस्तै कहाँ रह्यो र शहरभरि दिलीप विचारा राम राम भएको छ शहरभरि दिलीप विचारा राम राम भएको छ यसरी शहरभरि राम राम हुनुभएको छ दिलीप बाबु शिवा उहाँको घरदेशको रस्ती बस्ती हो गौरादह नगरपालिका नौ झापा हो अहिले भने उहाँ जापानमै हुनुहुन्छ अहिले भने यी चोटिला पोटिला मुक्तकहरू जापानबाटै हामीले प्राप्त गरेका छौं कार्यक्रम बिम्ब प्रतिविम्बका लागि यी सबै मुक्त किलो सातु सामल जुराइदिने अरूण पौडेल दिलीपजीका मुक्तक बोल्दै जान्छु ल बल्ल बुझे धनको मुख कालो किन भन्दा रहेछन् बल्ल बुझे धनको मुख कालो किन भन्दा रहेछन् दौलतका खातिर आफ्नै नै पराई बन्दा रहेछन् यहाँ दुश्मन खोज्न धेरै टाढा जानै नपर्दो रहेछ यहाँ दुश्मन खोज्न धेरै टाढा जान नपर्दै रहेछ पछिबाट आफ्नैले खोइरो यहाँ खन्दा रहेछन् हो त पछिबाट आफ्नैले खोइरो यहाँ खन्दा रहेछन् दिलीपजी निकै चोटिला पोटिला मुक्तक लेख्नुहुन्छ अब धुनलाई जोडौँ है त भीड़हरूमा मेरो नाम कतै गुमनाम भएको छ भीड़हरूमा मेरो नाम कतै गुमनाम भएको छ चेहरा कहिले शीतल कहिले घाम भएको छ तिमीले छाडेपछि जिन्दगी उस्तै कहाँ रह्यो र तिमीले छाडेपछि त यो जिन्दगी उस्तै कहाँ रह्यो र शहरभरि दिलीप विचारा राम राम भएको छ शहरभरि कठै दिलीप विचारा राम राम भएको छ अन्यासीका यादहरू कोरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरे यसरी मिठो गलामा हेर्नुभयो नारायण गोपालले हेर्नुभयो गीतकार र संगीतकार दिव्य खालिङले पनि हेर्नुभयो मिठो मुक्तक मुख मिठाई मिठाई बोलेका थियौं हामीले दिलीप बाबु शिवाजीको दिलीप बाबु शिवाजीलाई पनि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना व्यक्त गर्छौ कार्यक्रम बिम्ब प्रतिविम्बबाट उहाँले जापानदेखि हामीलाई सम्झिनु भएको थियो र यति मिठो गीत रोज्नु भएको हो आजका हाम्रा प्राविधिक साथी सुलोचना भज्राचार्यजीले म काँचको पर्दा पारी बसेर मुक्तक बोलिराख्छु यिनै मुक्तकको भाव वरिपरिका गीत खोज्ने जिम्मा चाहिँ आज मैले सुलोचनाजीलाई पनि छोडेको छु म पनि बीचमा मुक्तकका भावका वरिपरिका त्यस्तै धुनहरू भेटे भने म पनि चुटुक्क चुटुक्क जोड्दै जाउँला कसले लुट्छ चोर्छ यहाँ खाना पाएपछि भोक लाग्दा भोक मेट्ने दाना पाएपछि जन्मेपछि जिउनु पर्छ सहज कति छैन जन्मेपछि जिउनु पर्छ सहज कति छैन किन सड़क कुर्नु पर्थ्यो छाना छाएपछि किन सड़क कुर्नु पर्थ्यो छाना छाएपछि हो त छाना छाएपछि सड़क किन कुर्नु पर्छ र पर्दैन यो चोटिलो पोटिलो मुक्तक हो टीका खड्काजीको उहाँको घरदेशको रस्ती बस्ती दुदिला भाटी चार बागलुङ हो अहिले भने यी मुक्तकहरू जापानबाटै पठाउनु भएको हो पोको पारेर पठाउनु भएको हो अरूणजीले खड्काजीकै मुक्तक बोलिराखेको छु यो खड्काले अब केही गर्ला जस्तो छ यो खड्काले अब केही गर्ला जस्तो छ नक्कलीको मायाजालमा पर्ला जस्तो छ मस्किएर नजिक नजिक आउन थालेपछि मस्किएर नजिक नजिक आउन थालेपछि सुस्त सुस्त दिलमा बसाइ सर्ला जस्तो छ सुस्त सुस्त दिलमा बसाइ सर्ला जस्तो छ ए खड्काजी कुरो यसो पो रहेछ त है अब धुनलाई जोडौँ है त हजुरबाले डोको बुनेर छाक टार्नुभयो हजुरबाले डोको बुनेर छाक टार्नुभयो हजुरआमाले सियो उनेर छाक टार्नुभयो हजुरबाले डोको बुनेर छाक टार्नुभयो हजुरआमाले सियो उनेर छाक टार्नुभयो अब मेरो पालो छ कसरी छाक टार्ने खै अब मेरो पालो छ हजुर छाक टार्ने कसरी खै बाउले नि दुवाली थुनेर छाक टार्नुभयो बाउले पनि दुवाली थुनेर छाक टार्नुभयो हजार सपनाहरूको माया लागेर आउँछ बाँच्ने रहर जस्तो फेरि भएर आउँछ हजार सपनाहरूको माया लगेर आउँछ हजार सपनाहरूको माया लागेर आउँछ हो त ती हजार हजार सपनाहरूको माया गर्नुभयो सुमधुर गलाबाट संगीतबाट भक्त राजा आचार्यले ईश्वर बल्लभले पनि साह्रै मिठो गीत लेख्नु भएको यो मिठो गीतको वरिपरिको मुक्तकिलो भाव भने हामीले टिका खड्काजीको मुक्तकिलो भावनामा पेसेका थियौं टिकाजीको मुक्तकिलो यात्राका लागि हार्दिक बधाई अनि शुभकामना कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट यो जिन्दगी घुमिरहेछ समयको यात्रा जस्तै यो जिन्दगी घुमिरहेछ समयको यात्रा जस्तै अहिले आएर लाग्दैछ अनौठो जात्रा जस्तै खै कस्तो श्रृङ्गार गरिछौ आज तिमीले खै कस्तो श्रृङ्गार गरिछौ आज तिमीले देखियो नेपाली शब्दकोशमा बिग्रिएको मात्रा जस्तै देखियो नेपाली शब्दकोशमा बिग्रिएको मात्रा जस्तै ओहो निकै चोटिलो पोटिलो मुक्तक लेख्नु भएको छ अर्जुन दृष्टि पौडेलजीले उहाँको घरदेशको रस्ती बस्ती पानीरङको शहर पोखरा हो अहिले भने जापान टोकियोमै हुनुहुन्छ उहाँ उहाँको अर्को मुक्तक बोलो जिन्दगीको सर्कसभित्र समय बाधा देखियो जिन्दगीको सर्कसभित्र समय बाधा देखियो मन रंगीन देखियो चेहरा चाहिँ सादा देखियो जिन्दगीको सर्कसभित्र समय बाधा देखियो मन रंगीन देखियो चेहरा चाहिँ सादा देखियो विपनाले पो धेरै पटक लुटेको छ हामीलाई विपनाले पो धेरै पटक लुटेको छ हामीलाई बरु पटक पटक पेट भरिको सपना देखियो बरु पटक पटक पेट भरिको सपना देखियो अर्जुनजीले मुक्तकिलो दृष्टि लगाइराख्नु भएको छ अब धुनलाई जोडौं है त प्रेम भन्नु त केवल अरूकै पाटो रहेछ प्रेम भन्नु त केवल अरूकै पाटो रहेछ थाहा भयो जुन पनि घामको बाटो रहेछ खुब धोइरहे अनुहार खुब मिचिरहे परेलाहरू खुब धोइरहे अनुहार खुब मिचिरहे परेलाहरू कहाँ जान्थ्यो र जो तिम्रो प्रेमको टाटो रहेछ कहाँ जान्थ्यो र जो तिम्रो प्रेमको टाटो रहेछ मेरो प्रेम पत्रलाई फालिन दिनु मेरो प्रेम मेरो प्रेम पत्रलाई मेरो प्रेम पत्रलाई कुल्चिएर कहीँ फालिन दिनु यो आग्रह गर्नुभएको छ मिठो गलाबाट प्रेमध्वज प्रधानले अखिल शाहले लेख्नु भएको गीती हरा हो यो अर्जुन दृष्टि पौडेलजीको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना तारा तिम्रै लागि नै उदाउँछन् सुन्दर ती फुलहरूले तिमीलाई नै सजाउँछन् मेरो जीवनको बाटो बा देऊ मेरो प्रेम पत्रयसीरा कही हालिन दीन मेरो प्रेम पत्र कुर्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक र माटो हो कुल्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक र माटो हो गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो अहिले यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुन्दै हुनुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बमा यहाँहरूले आफ्ना मौलिक चोटिला र पोटिला मुक्त पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिविम्ब पोस्ट बक्स नम्बर छ सय चौतिस रेडियो नेपाल काठमाडौँ र इमेल आईडी हो radio Pratibimba at Gmail dot com आफ्ना मुक्तकहरू सामाजिक सञ्जाल फेसबुकमा बिम्ब प्रतिविम्बको लाइक पेजमा लाइक गरी सजिलै पठाउन सक्नुहुन्छ हजुर यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराख्नु भएको छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा साक्षीमा पारी जापानका नेपाली मुक्तकिला मनहरूका चोटिला पोटिला मुक्तकहरू बोलिराखेका छौं त्यसो त मुक्तकिलो कार्यक्रम बिम्ब प्रतिविम्बले डेढ दशकको मुक्तकिलो यात्रा तय गरिसकेको छ यो अन्तरालमा थुप्रै थुप्रै मुक्तकिला मनहरूले आकार पनि लिइसक्नु भएको छ यो नेपाली साहित्यमा मुक्तक विधाको प्राप्ति पनि भन्ठान्छौ हामी अब फेरि मुक्त क्रमलाई नै जोडौं गुलाबसँगै एउटा यस्तो प्रिय दिल हुनेछ गुलाबसँगै एउटा यस्तो प्रिय दिल हुनेछ अन्तर हृदयदेखि तिमीलाई अपील हुनेछ जहाँ तिमी अनि म म अनि तिमी जम्ने एउटा बेग्लै संसार सुन्दर महफिल हुनेछ एउटा बेग्लै संसार सुन्दर महफिल हुनेछ ओहो त्यस्तो पो हुने रहेछ है रविन्द्र दि खुप्पा निकै बानकिला मुक्तक लेख्नुहुन्छ उहाँको देशको रस्ती बस्ती हो खोटाङ अहिले भने उहाँ जापान टोकियोमै हुनुहुन्छ उहाँको अर्को मुक्तक यस्तो छ कोमा भित्रका सपनाहरू दुखाउँछ अचेल कोमा भित्रका सपनाहरू दुखाउँछ अचेल चोमोलुङमा जस्तो शिर झुकाउँछ अचेल उज्यालो पनि साँच्चै स्वार्थी भएछ क्यार उज्यालो पनि साँच्चै स्वार्थी भएछ कार्य घामले मेरो छाया खोसेर लुकाउँछ अचेल त्यही घामले पनि मेरो छाया खोसेर लुकाउँछ अचेल ओहो मुक्तक होस् त यस्तो होस् नि है अब धुनलाई जोडौँ है त रविन्द्रजी चर्को छ याद चर्किन्छ किन हो चर्को छ याद चर्किन्छ किन हो छुट्टिँदा आँखा दर्किन्छ किन हो अमिट सम्झना पल पल बोकेर अमिट सम्झना पल पल बोकेर यो मन मुटु धड्किन्छ किन हो खै यो मन मुटु धड्किन्छ किन हो झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा राखेको थिए उसलाई मैले दिलको माझमा झस्केर दुख्छ मुटु मेरो उसैको यादमा राखेको थिएँ उसलाई मैले दिलको माझमा झस्केर दुख्छ भास्केर दुख्छ यो मुटु मेरो उसैको यादमा यिनै हराफहरू सुमधुर गलामा गाउनु भएको छ लाक्पा शेर्पाजीले मदनदीप बिमले पनि साह्रै मिठो संगीत भर्नुभएको छ मन्जु शर्माजीले लेख्नुभएका सुललित हरफ हुन् मुक्तकिलो यात्राका लागि मुक्तकार रविन्द्र दिखुप्पाजीलाई हार्दिक बधाई अनि शुभकामना कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट अति तिमीलाई मेरी बनाउन म मन्जुर ल्याउनेछु तिमीलाई मेरी बनाउन म मन्जुर ल्याउनेछु भन्थ्यो ऊ घरदेश जाँदा सिन्दुर ल्याउनेछु तिमीलाई मेरी बनाउन म मन्जुर ल्याउनेछु भन्थ्यो ऊ घरदेश जाँदा सिन्दुर ल्याउनेछु घरदेश आउँदा मैले नि यति त भनेकै थिएँ घरदेश आउँदा मैले नि यति त भनेकै थिएँ बा आउँदा धनसँगै ज्वाई जरूर ल्याउनेछु बा आउँदा धनसँगै ज्वाई जरूर ल्याउनेछु ओहो यस्तो बाचा कसमै खानुभएको रहेछ मधुश्रीजीले उहाँको घरदेशको रस्ती बस्ती हो धादिङ अहिले भने उहाँ नागोया जापानमा हुनुहुन्छ यी सबै मुक्तक भने अरूण पौडेलले पठाउनु भएको हो मधुजीको अर्को मुक्तक यस्तो छ ऊ घरदेश बनाउँछु सोध्छ जवानी बेचेर ऊ घरदेश बनाउँछु सोध्छ जवानी बेचेर तर देश युवा बेचिरहेछ राहदानी बेचेर ऊ घरदेश बनाउँछु सोध्छ जवानी बेचेर तर देश युवा बेचिरहेछ राहदानी बेचेर खै परदेशीको पसिना कसले पुछ्देला र खै परदेशीको पसिना कसले पुस्देला र एउटा रुमाल किनी घरको सिरानी बेचेर एउटा रुमाल किनी घरको सिरानी बेचेर आहा कति घुमाउरो कति चोटिलो पटिलो मुक्तक हो यो मधुजीकै मुक्तक बोलिराखेको छु अब धुनलाई जोडौँ है खोटो रहेछ उसको मेरो कर्म थाहा पाए खोटो रहेछ उसको मेरो कर्म थाहा पाए भित्रभित्रै तडपिनेको मर्म थाहा पाए खोटो रहेछ उसको मेरो कर्म थाहा पाएँ भित्रभित्रै तडपिनेको मर्म थाहा पाए सिउँदोहरू भरिएनी टिक्न छाडे अचेल सिउँदोहरू भरिएनी टिक्न छाडे अचेल सबले पुज्ने पिरतीको धर्म थाहा पाए सबले पुज्ने पिरतीको धर्म थाहा पाए न बिर्से तिमीलाई न पाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई ओहो अन्जु पन्तले पनि साह्रै मिठो गला दिनुभएको छ विपिन किरणजीले लेख्नुभएका हरफोन यी महेश खड्काजीले पनि उस्तै सुमधुर संगीत भर्नुभएको छ मधु श्रीजीको मुक्तकिलो भावनामा यो धुन पनि हामीले चुटुक्क मिसाएका छौं मधु श्रीजीको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना to know छुट्टिने बेला गुलाफ पाए पनि नरमाइलो लाग्छ छुट्टिने बेला गुलाफ पाए पनि नरमाइलो लाग्छ तिम्रो मुस्कान मन्द मन्द बनी नरमाइलो लाग्छ तिमीले पनि मलाई सायद निष्ठुर भन्दी हौ तिमीले पनि मलाई सायद निष्ठुर पो भन्दी हौ म पनि थिएन समयको धनी नरमाइलो लाग्छ म पनि थिएन समयको धनी नरमाइलो लाग्छ कठै यस्तो लाग्छ है यी सबै मुक्तकलाई पोको पारेर सातु सामल पठाइदिने मुक्तककार अरूण पौडेलका मुक्तक हुन् यी अरूणजीको घर देशको रस्ती बस्ती चितवन हो अहिले भने योकोहोमा जापानमा हुनुहुन्छ यी सबै मुक्तकहरू एउटै इमेलमा radio Pratibimba at Gmail dot कममा पठाउने मुक्तकिला मित्र अरूण पौडेलजीप्रति फेरि पनि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै अर्को मुक्तक बोल्छु जब आफ्नै रहरले आकाश छुन खोज्थ्यो जब आफ्नै रहरले आकाश छुन खोज्थ्यो तिमी नहुँदाका यी मन जुन खोज्थ्यो जे जे असम्भव छ भन्थ्यौ नि हिजो जे जे असम्भव छ भन्थ्यौ नि हिजो भेटिएपछि सबै सम्भव हुन खोज्थ्यो भेटिएपछि त सबै सम्भव हुन खोज्थ्यो हो त है अरूणजीकै मुक्तक बोलिराखेको छु अब धुनलाई जोडौँ है त सबै कुरा बताएको थिएँ पायौ पाइनौ सबै कुरा बताएको थिएँ पायौ पाइनौ तिम्रो चित्र अटाएको थिएँ पायौ पाइनौ धेरै भयो कुरी बसे खबर आएन धेरै भयो पर्खी बसे खबर आएन मुटु झिकी पठाएको थिएँ पायो पाएनौ मुटु झिकी पठाएको थिएँ पायो पाएनौ जहाँ तिमी तामा हुन नपाउँदा जहाँ तिमी तामा हुन नपाउँदा तिमी रुँदा तिमी सँगै रुन नपाउँदा माया बोक्ने मुटु नै काटे जस्तो हो मैले टेक्ने धरती नै फाटे जस्तो हो माया बोक्ने मुटु नै काटे जस्तो हो मैले टेक्ने धरती नै फाटे जस्तो हो मैले टेक्ने धरती नै फाटे जस्तो हो जहाँ तिमी त्यहाँ म हुन नपाउँदा तिमी रुँदा तिमी सँगै रुन नपाउँदा आहा यस्तो भइदिए पो है स्वरूपराज आचार्यले पनि साह्रै मिठो गला दिनुभएको छ बिबी अनुरागीजीले उस्तै सुमधुर संगीत भर्नुभएको छ लिलु गुरूङजीले लेख्नुभएका गीती हराफोन्ली लिलु गुरूङजी पनि यति मिठो गीत लेख्ने मान्छे अचेल घरदेश छोडेर परदेश कता विपत्ता हुनुभयो हुनुभयो यो मिठो गीत मुक्तकार अरूण पौडेलको मुक्तकिलो भावनामा चुटुक्क मुखडा मात्रै बजायौं हामीले पूरा गीत बजाउन आज हामीले भ्याइराखेका छैनौं दसजनाका मुक्तकहरू मुख मिठाई मिठाई बोल्नुको मजा आज पनि मिलेको छ के छ तिमलाई कस्तो छ बुझ्न नपाउँदा तिम्रो आँसु मेरो हातले पुछ्न नपाउँदा दैवले नै ठुलो खे दैवले नै ठुलो खे खेले जस्तो भयो आधी मात्र बिस्पिएर ढले जस्तो भयो माया भोग्ने मुटु नै काटे जस्तो हो मैले टेक्ने धरती नै फाटे जस्तो हो मैले टेक्ने धरती नै फाटे जस्तो सबैको घरमा भगवानको बास नहुँदो रहेछ सबैको घरमा भगवानको बास नहुँदो रहेछ झरेपछि फूल बास्नाको नाश नहुँदो रहेछ छुट्टिएको वर्षौं पछि भेट भएको भएर होला छुट्टिएको वर्षौं पछि भेट भएर पो हो कि पोखी रहँ लाग्ने गुनासो खास नहुँदो रहेछ पोखी रहँ लाग्ने गुनासो खास नहुँदो रहेछ ओहो यस्तो पो हुँदो रहेछ त है दीप पाठक उहाँको घरदेशको रस्ती बस्ती बागलुङ अहिले भने जापानमै हुनुहुन्छ उहाँ पनि उहाँको अर्को मुक्त यस्तो छ यता एक्लो मान्छेलाई स्कूल पुर्याउँछ रेल ए जापानमा त्यस्तो हुन्छ है यता एक्लो मान्छेलाई स्कूल पुर्याउँछ रेल उता तुइन केही व्यवस्था नरहला कतिन्जेल तिम्रो राजनीति देखेर घृणाले मुटु पोलेको छ तिम्रो राजनीति देखेर घृणाले मुटु पोलेको छ कति खेल्छौ यार अझै त्यो फोहोरी खेल कति खेल्छौ तिमी अझै त्यो फोहोरी खेल राजनीतिक चेतको मुक्तक दीप पाठकजीले लेख्नु भएको हो यो दीपजी अब धुनलाई जोडौं है त पूरा नहुने कहिल्यै अधुरो रहर भएपछि पूरा नहुने कहिल्यै अधुरो रहर भएपछि शीतको थोपा झैं सुक्ने केही प्रहर भएपछि मुस्काउनु तिमी फूलहरूसँगै जुनहरूसँगै मुस्काउनु तिमी फूलहरूसँगै जुनहरूसँगै म म रहने छैन सपना सबै खण्डहर भएपछि म म नै रहने छैन सपना सबै खण्डहर भएपछि हसुर खुसीहरू विश्वास आँसु र सुस्केराका बाचाहरू त्यहाँ हुन्नन् त्यहाँ हुन्नन् तारादेवीले साह्रै मिठो गला दिनुभएको छ नाति काजीले पनि साह्रै मिठो संगीत भर्नुभएको छ चाँदनी शाहले लेख्नुभएका गीती हरफुनी यो गीत पनि प्राविधिक साथी सुलोचना बज्राचार्यले नै चुटुक्क मिसाइसक्नु भएको छ दिपजी अब तपाईँको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना थपे है माया टोलाएर कहाँ लाइने हो र खोसेर पाइन्न त्यो न त माग्दै यी मान्छेहरू खै किन दौड़िरहेछन् यी मान्छेहरू खै किन दौड़िरहेछन् दिनलाई हो कि लिन दौड़िरहेछन् यी मान्छेहरू खै किन दौड़िरहेछन् दिनलाई हो कि लिन दौड़िरहेछन् साँझ अनि बिहान दौड़ चल्छ यहाँ साँझ अनि बिहान दौड़ चलिरहन्छ यहाँ सायद अगाडि उभिन दौड़िरहेछन् सायद अगाडि नै उभिन दौड़िरहेछन् हो त मान्छेहरू यस्तै त हुन्छन् नि है भुवन रोक्काजी मित्रजी पनि लेख्नुहुँदो रहेछ उहाँले आफ्नो शुभनामको पछाडि भुवन रोगका मित्रजीको घरदेशको रस्ती बस्ती हो खोटाङ अहिले भने टोकियोमै हुनुहुन्छ उहाँ उहाँको अर्को मुक्त यस्तो छ मेरो देश आज धेरै चर्चामा छ मेरो देश आज धेरै चर्चामा छ राम्रो वा नराम्रो सबै पर्दामा छ प्रकृति र प्रवृत्तिले ठगेपछि देश प्रकृति र प्रवृत्तिले ठगेपछि देश दया र करूणा अनि कर्जामा छ दया र करूणा अनि कर्जामा छ ओहो साक्षीमा पारी पुग्दा पनि नेपाली मनहरू घरदेशको चिन्ता र चासो लेख्न छोड्दैनन् यस्तै मन लिएर मुक्तक लेख्ने मुक्तकार भुवन रोगका मित्रजी हुनुहुन्छ अब धुनलाई जोडौं है त मायामा विभिन्न सवाल हुँदो रहेछ मायामा विभिन्न सवाल हुँदो रहेछ बिछोड हुँदा झन बबाल हुँदो रहेछ मायामा विभिन्न सवाल हुँदो रहेछ बिछोड हुँदा त झन बबाल हुँदो रहेछ नगासेकै बेस टाउको दुखाउने पिरती नगाँसेकै बेस टाउको दुखाउने पिरती एकल यो जीवन पो कमाल हुँदो रहेछ एकल यो जीवन पो कमाल हुँदो रहेछ मलाई मर्नु न बाँच्नु बनायो पिरतीले ओहो यस्तो बनाएको रहेछ है सुशीला कंसाकारलाई साह्रै मिठो गलाग दिनुभएको छ गीत पनि आफैले लेखेर संगीत भर्नुभएको हो गोपाल योजनले यो मिठो गीत भुवन रोका मित्रजीको मुक्तकिलो भावनामा चुटुक्क हामीले मिसाइसकेका छौं भुवन रोका मित्रजी तपाईँको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना थपे है रत्नाकर बाल्मिकी भए जस्तै कोही हुनै सकेन रत्नाकर बाल्मिकी भए जस्तै कोही हुनै सकेन युद्धलाई पनि त आखिर मानवताले छुनै सकेन हिजो जे थियो यहाँ आज त्यही भइरहेछ हिजो जे थियो यहाँ आज पनि त्यही भइरहेछ मान्छेले मान्छे मार्दा कोही रुनै सकेन मान्छेले पो मान्छे मार्दा यहाँ कोही रुनै सकेन ओहो अहिलेको समय यस्तो छ है यो बानकिलो मुक्तक लेख्नु भएको हो विश्वबन्धु भण्डारी ह्याप्पी बन्धु भनेर पनि लेख्नुहुँदो रहेछ आफ्नो शुभनामको पछाडि उहाँको घरदेशको रस्ती बस्ती रामपुर पन्ध्र पाल्पा हो अहिले भने जापानमै हुनुहुन्छ उहाँ पनि उहाँको अर्को मुक्तक यस्तो छ न भोक देखे न प्यास देखे मैले न भोक देखे न प्यास देखे मैले न उसँग कुनै आश देखे मैले न भोक देखे न प्यास देखे मैले न उसँग कुनै आश देखे मैले खुशी कोहोला खोज्दै हिँडे संसार चितामाथि जलिरहेको लास देखे मैले चितामाथि जलिरहेको लास देखे मैले ओहो मान्छे जिउनुको जिजीविसामा कहाँ कहाँ भौतारिन्छ है विश्वबन्धुजी अब तपाईँकै मुक्तक बोलेर चुटुक्क धुन मिसाउँ है त सुलोचनाजीले त्यो धुन ठिक्क पार्नु भएको छ अरे दुःख अनि पीड़ाको खिल छ अचेल दुःख अनि पीड़ाको खिल छ अचेल आँखाभरि आँसु टिलपिल छ अचेल दुःख अनि पीड़ाको खिल छ अचेल भरि आँसु टिलपिल छ अचेल जो आफ्नै हो लागेर सहारा खोज्छु नि जो आफ्नै हो लागेर सहारा खोज्छु नि उसैबाट यहाँ बाँच्न मुस्किल छ अचेल उसैबाट बाँच्न यहाँ मुस्किल छ अचेल बिना कसै कसैलाई मुस्किल छ पोखरामा म पिना कसै कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा हो म छु आज धेरै टाढा मेरो दिल छ पोखरा म बिना कसै कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा दिल छ पोखरामा ओहो जापानमा हुँदा पनि दिल भने पोको पारेर पोखरामै पठाउनु भएको है प्रमोद खरेलजीले पनि साह्रै मिठो गला दिनुभएको छ शीतल गिरिजीले पनि उस्तै हरफ लेख्नु भएको छ महेश खड्काजीले कस्तो संगीत भर्नुहुन्छ भनेर त हामीले बोल्नै परेन हाँस्दा सँगै हाँसिदिन्थे रुदा सुदिन्थे हाँस्दा सँगै हाँसिदिन्थे रुदा सुदिन्थे हाँस्दा सँगै हाँसिदिन्थे रुदा सुदिन्थे फेवा ताल झै जासु टेवा ताल्छै आज सु टिलपिल छ पोखरामा हो फेवा ताल्छै आज सु टिलपिल छ पोखरामा जुन दिन उसले बोलीलाई धार बनाई कोहीलाई वारी कसैलाई पार बनाई जुन दिन उसले बोलीलाई धार बनाई कोहीलाई युवारी कसैलाई पार बनाई नारी भन्या यतिसम्म महान हुँदा नारी भन्या त यतिसम्म महान हुँदा रहेछन् इज्जत बेची बाउको सपना साकार बनाए इज्जत बेची बाउको सपना साकार बनाए यो मुक्तक भने आनन्द अधिकारीजीको हो उहाँको घरदेशको रस्ती बस्ती सन्धि खर्क पाँच अर्घाखाँची हो अहिले भने टोकियोमा हुनुहुन्छ जापानमै हुनुहुन्छ उहाँले भने यो मुक्तक अलिकति व्यङ्ग्यात्मक अलिक घुमाउरो पाराले लेख्नु भएको थियो उहाँको अर्को मुक्तक यस्तो छ मसँग चोट पिर र जलन छ अरू के चाहियो मसँग चोट पिर जलन छ अरू के चाहियो मौन ओठ रसाउने नयन छ अरू के चाहियो मैले जिन्दगीमा कमाएको यति मात्रै त हो मैले जिन्दगीमा कमाएको यति मात्रै त हो आफ्नै मान्छे भए दुश्मन छ अरू किन चाहियो आफ्नै मान्छे भए दुश्मन छ अरू के चाहियो हो त दुश्मन खोज्न पर जान पर्दो रहेछ है आनन्दजी आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा जापानबाट प्राप्त भएका दसजनाका चोटिला पोटिला मुक्तकहरू जस्ताको तस्तै हामीले लगभग लगभग बोलिसकेका छौं अब स्वदेशी धुनलाई जोड्नु छ आनन्दजीकै मुक्तक बोल्नु छ हिँड्दा हिँड्दै पनि त ठेस लाग्छ यहाँ हिँड्दा हिँड्दै पनि त ठेस लाग्छ यहाँ अपराध नगरी पनि त केस लाग्छ यहाँ हिँड्दा हिँड्दै पनि त ठेस लाग्छ यहाँ अपराध नगरी पनि त केस लाग्छ यहाँ जो देशमा केही गर्न चाहन्छ सिपले जो देशमा केही गर्न चाहन्छ सिपले उसकै भाग्यमा परदेश लाग्छ यहाँ उसकै भाग्यमा भने परदेश लाग्छ यहाँ अपनाओ या न अपनाओ तिम्रे हो सर्व सुजे जति नेपाल मेरा सम्झाया यो जुनेको नेपाल मेरो नेपाल मेरो तिमीलाई उपहार भयो यो जिन्दगी ओहो योगेश वैद्यले साह्रै मिठो घला दिनुभएको छ स्वदेशी भावना गाउनु भएको छ कार्यक्रम बिम्ब प्रतिविम्बको समापनमा जहिले पनि हामीले स्वदेशी भावना नै खोजी खोजी नै गरेका छौं आजको कार्यक्रम बिम्ब प्रतिविम्बको पूरै बसाईमा जापानका दसजना मुक्तकारहरूका चोटिला पोटिला तीन तीनवटा मुक्तकहरू जस्ताको तस्तै साभार बोलेर चुटुक्क चुटुक्क धुनहरू मिसाइसकेका छौं हामीले यी सबै मुक्तकहरू पोको पारेर रेडियो प्रतिविम्ब एट जीमेलमा पठाउने मुक्तकिला मित्र बाडुल्की र यादहरूका बाडुल्की र यादहरूका श्रष्टा अरूण पौडेलजीप्रति पुनः मुक्तकिलो बधाई र शुभकामना भन्दै प्राविधिक साथी सुलोचना भद्राचार्यलाई धेरै धेरै धन्यवाद दिँदै यो कार्यक्रम बिम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि ओझेलिन्छु हवस्त यहाँहरूको मिठो निद्रा सपनीको कामना सहित नमस्कार शुभरात्री सुख दुख यो जीवनको तिम्रै माटोमा फुर्केको हाड छाला समेत यो मिठो पिठो भेटाएको सुख दुख यो जीवनको तिम्रै माटोमा हुर्केको हाड छाला समेत यो नेपाल मेरो धुकी मेरो तिम्रे स्वतन्त्र शानमा तिमीलाई नै भयो सारा भलोको कुमलो उपहारमा चले दुख दुखी मेरो तिम्रे सुतन्त्र शानमा तिमीलाई नै भयो सारा भलोको कुमलो उपहारमा नेपाल मेरो तुझे जति नेपाल मेरा